केटो कताबाट कि यति बेला निधारमा रातो टिकी टल्काउँदै केटी आज साउनको अन्तिम सोमबार हो थाहा छैन तिमीलाई केटु अनि के त केटी ओहो बुद्धु म व्रत बसेकी थिएँ नि त आज अन्तिम दिन मन्दिरबाट पूजा गरेर फर्किएकी केटो अनि के माग्यौ नि भगवान्सँग केटी केही पनि मागिन केटु मलाई त मागी होला नि केटी किन माग्नु नि तिमीलाई तिमी को नै हौ र मेरो केटी यति भनिसकेपछि त्यहाँबाट जान्छे केटो त्यही चौतारीमा टोलाएर बसी रहेको हुन्छ केही पर पुगिसकेपछि केटीले मेसेज रिप्लाई गर्छे केटी ओइ रिसाएको तिमी केटो मेसेज रिप्लाई गर्दै छैन रिसाएको को नै हौ र तिमी मेरो रिसाउनलाई केटी रिप्लाई प्लिज नरिसाऊ मेरो साइडमा दिदी हुनुहुन्थ्यो देखेनौ केटो नो रिप्लाई केटी तिमीलाई त मैले भगवान्सँग पोहोर साल मागिसकेकी छु नि तिमी केवल मेरो हो बुझ्यौ यसपालि त मैले भगवान्सँग तिम्रो निम्ति सुख शान्ति र लामो आयु मागेर आएकी छु केटु खुसी हुँदै मेसेज रिप्लाई गर्छ किन मागेकी नि लामो आयो केटी किनकि तिमी अस्सी वर्षको बुढो भइसक्दा पनि तिम्रा चाउरी परेका गालामा माया गर्दै यसरी नै तिमी रिसाएको बेला तिमीलाई फकाउँदै भन्न सकु तिमी बिना मेरो जीवन अधुरो छ अर्को जुनीमा पनि तिमी मेरो भएर जन्म लिनु ल नक्कले बुढो ल नक्कले बुढो यदि साँचो र पवित्र निश्चल माया छ भने अवश्य पनि सफल नै हुन्छ चाहे छिटो होस् चाहे ढिलो होस् यही मिठो भावनासँगै रात्रिकालीन नमस्कार अनि साहित्य अभिवादन कार्यक्रम गजलफुन्सको पर्खाइमा बस्नुभएका सम्पूर्ण गजलमानहरूमा आजको यो श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ पर्दा पारीका सहयोगी एसपी माथुरसँगै म उपस्थित भइसकेको छु गजल फुन्सेको माली सम्भार राज्य कार्यक्रम गजल फुन्स तपाईँले इन्टरनेटको माध्यमबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसारबाट हामीलाई सुनिरहनु भएको छ र यही श्रृङ्खला एकैछिनपछि दस पन्ध्रमा पूर्ण हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडाबाट विश्वभरि सुन्न सक्नुहुनेछ हामीलाई कार्यक्रम गजल फुन्समा अग्रजदेखि अनुजसम्मका हरेक स्रष्टाका शाब्दिक गजल वाचन गर्ने गर्छौँ त कहिले अतिथिलाई निम्त्याउने गर्छौँ त कहिले सर्जक विशेष बनाउँछौँ त कहिले तपाईँको गजल तपाईँको आवाजलाई पनि स्थान दिन्छौँ साथै साङ्गीतिक गजल श्रावण गरेर यो बसाइलाई न्याय गर्ने हाम्रो हर प्रयास पनि जारी नै छ प्रिय गजल मान्ने यतिखेर व्यस्त हुनुहुन्छ र फुर्सदमा सुन्न चाहनुहुन्छ भने केही समयमै युट्युब च्यानल राप्ती आवाजमा अपलोड गर्ने गर्छौँ त्यताबाट जुनसुकै बेला पनि सुन्न सक्नुहुनेछ र आजको गजल फुन्सेको प्रस्तुति के रहेको छ र सम्भार रासले के लिएर आएको छ भनेर पक्कै पनि तपाईँको मनमा खुल्दुली भइसकेको हुनुपर्छ प्रिय श्रोताबिन आजको बसाइमा मैले लिएर आएको छु तपाईँको गजल तपाईँको आवाजलाई लिएर आएको छु तपाईँले माया गरेर पठाउनुभएका सुरिलो स्वरमा भरिएका गजलहरूलाई लिएर आएको छु प्रिय मन आशा छ आजको कार्यक्रमको समय अवधिभरि हामीसँगै सयात्रा गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु तपाईँहरूको आवाजलाई प्रस्तुत गर्नुभन्दा पहिले आजको गजल फुल्सको दैलो उघार्न चाहन्छु यो साङ्गीतिक गजलसँगै शराबी मेरो यारले शराबी बनायो मतलबी तिम्रो जाली प्यारले शराबी बनायो शब्द शङ्कर विक सङ्गमले लेख्नुभएको छ भने सङ्गीत राजेश कैदीले दिनुभएको छ र स्वर मनोज राज सेवाकोटीले दिनुभएको छ शराबी शराबी मेरो यार ले शराबी बनायो शराबी शराबी मेरो यार ले शराबी बनायो मतलबी जाली प्यार ले शराबी बनायो ए प्यार ले शराबी शराबी शराबी प्यार ले शराबी बनायो शराबी शराबी मेरो यार ले शराबी बनायो मधुशालामा मधुशालामा मधुशालामा पिउँदैछु मा दिँदैछु आज मधुशालामा बेहोसी मदहोशी प्रेम को मार ले शराबी बनायो शराबी शराबी मेरो यार ले शराबी बनायो तडपिँदैछु आज वियोगमा वियोगमा वियोगमा जल्दैछु म तडपिँदैछु आज वियोगमा निर्दय बैमानी स्वार्थी संसारले शराबी बनायो शराबी शराबी मेरो शराबी मेरो यारले शराबी बनायो मतलबी तिम्रो जाली प्यारले शराबी बनायो यो निकै मिठो साङ्गीतिक गजलपछि पूर्ण स्वागत गर्न चाहन्छु कार्यक्रम गजल फन्सुमा प्रिय गजलमान आज मैले कार्यक्रमलाई छुट्टै र पृथक बनाउने प्रयास गरेको छु तपाईँहरूले माया गरेर पठाउनुभएका गजललाई लिएर आएको छु म ढिला नगरी तपाईँहरूकै आवाजलाई प्रस्तुत गर्न चाहन्छु मैले पहिलो गजल प्रस्तुत गर्दैछु दाङका मित्र अविरल श्रीरामको गजल उहाँकै मुखारबिन्दुबाट कहिले प्रयोगशालामा कहिले तमासामा भएपछि जिन्दगी दुखेको हो तिमी टाढा भएपछि बाँकी उहाँले आफ्नै मुखारबिन्दुबाट सुनाउनुहुन्छ कहिले प्रयोगशाला कहिले तमासा भएपछि कहिले प्रयोगशाला कहिले तमासा भएपछि जिन्दगी दुखेको हो तिमी टाढा भएपछि जिन्दगी दुखेको हो तिमी टाढा भएपछि फुलसँग काँडा सुहाउँदैन भन्छन् भन्नेहरू फुलसँग काँडा सुहाउँदैन भन्छन् भन्नेहरू तर फुलसँगै बस्न पाएँ काँडा भएपछि जिन्दगी दुखेको हो तिमी टाढा भएपछि जानेहरू दिललाई पत्थर बनाएर गएका थिए जानेहरू दिललाई पत्थर बनाएर गएका थिए फेरि कहिले धड्किएन दिल दिवाना भएपछि जिन्दगी दुखेको हो तिमी टाढा भएपछि उता क्षितिज पारी सूर्य डुब्दै थियो यता म उता उता चितिच पारे सूर्य डुब्दै थियो यता म डुब्दै गएँ गिलासमा रात आधा भएपछि जिन्दगी दुखेको हो तिमी टाढा भएपछि म दियो नहुँ निभिहालेँ अँध्यारो भयो म म दियो नहुँ निभिहालेँ अँध्यारो भयो चम्कायो दुनियाँ तिमी जुन तारा भएपछि कहिले प्रयोगशाला कहिले तमासा भएपछि जिन्दगी दुखेको हो तिमी टाढा भएपछि जिन्दगी दुखेको हो तिमी टाढा भएपछि कहिले प्रयोगशालामा कहिले तमासा भएपछि जिन्दगी दुखेको हो तिमी टाढा भएपछि एकदमै निकै मिठो गजल लेख्नुहुन्छ उहाँले निकै मिठा गजलहरू लेख्नुहुन्छ र त्यत्तिकै मिठासपूर्ण वाचन पनि गर्नुभएको छ आज मैले एकजना सर्जकका दुईवटा गजल लिएर आएको छु त्यसै गरी म अर्को गजलतिरै फर्कन चाहन्छु दाङकै मित्र अविरल श्रीरामको उहाँकै मुखारबिन्दुबाट अर्को गजल कतै गाउँ जलाएर कतै सहर जलाएर तिमी टाढा छौ आज आफ्नो खबर चलाएर बाँकी गजल परिचय उहाँकै अरविन्दुबाट कतै गाउँ जलाएर कतै सहर जलाएर कतै गाउँ जलाएर कतै सहर जलाएर तिमी टाढा छौ आज आफ्नो खबर जलाएर कतै गाउँ जलाएर कतै सहर जलाएर तिमी टाढा छौ आज आफ्नो खबर जलाएर सम्झना आउँछ चसक्क चस्किन्छ यो छाती अनि सम्झना आउँछ चसक्क चस्किन्छ यो छाती अनि बित्छ रात चुरोट जलाएर आफ्नै अधर जलाएर तिमी टाढा छौ आज आफ्नो खबर जलाएर तिमी एक नयनबाट हाँस्यौ र अर्को नयनबाट रोयौ तिमी एक नयनबाट हाँस्यौ र अर्को नयनबाट रोयौ म रोएँ तिम्रो तस्बिर जलाएर तिम्रो मफलर जलाएर तिमी टाढा छौ आज आफ्नो खबर जलाएर एउटा उपहार चोट तिमी दिएकी छौ बाँच्नु छ अब एउटा उपहार तिमी दिएकी छौ बाँच्नु छ अब आफ्नै जिन्दगी जलाएर जिन्दगीको सफर जलाएर तिमी टाढा छौ आज आफ्नो खबर जलाएर आगो ताप्नेहरूको बडो अचम्मको माग थियो आगो ताप्नेहरूको बडो अचम्मको माग थियो तापी छाडे मेरो मोटु जलाएर मेरो कार जलाएर कतै गाउँ जलाएर कतै सहर जलाएर तिमी टाढा छौ आज आफ्नो खबर जलाएर तिमी टाढा छौ आज आफ्नो खबर जलाएर कतै गाउँ जलाएर कतै सहर जलाएर तिमी टाढा छौ आज आफ्नो खबर जलाएर दाङका मित्र हुनुहुन्थ्यो अविरल श्रीराम तपाईँले अहिले यहाँनिर गजल सुन्नुभयो दाङका मित्र अविरल श्रीरामको गजल हाम्रो कार्यक्रममा सहभागिता जनाइदिनु भयो धेरै धेरै धन्यवाद अविरल श्रीरामज्यूलाई आगामी बसाइमा पनि यस्तै सहभागिता अनि साथको तपाईँबाट हामी अपेक्षा गर्दछौँ प्रिय गजलमन त्यसै गरी म अर्को गजलतिरै फर्कन चाहन्छु अर्को गजल पनि मैले सर्जककै मुखार बिन्दुबाट सुन्दा अझै मजा हुन्छ होला मैले त्यसैले पनि आज मैले सर्जक विशेष र सर्जकको आवाजलाई लिएर आएको छु तपाईँहरूको आवाजलाई लिएर आएको छु म यहाँनिर प्रस्तुत गर्छु दैलेखका मित्र पीर्त अञ्जुलीको गजल उहाँकै मुखारबिन्दुबाट जान्छु आमा म पीर नगरी बालुवाको देशमा बेची र हजुरको तिलरी बालुवाको देशमा बाँकी गजल परिचय पनि उहाँकै मुखारबिन्दुबाट नमस्कार नमस्कार सम्पूर्ण साहित्य पारखी मनहरूमा रेडियो कार्यक्रम गजल पुञ्ज सुनेर बस्नुभएका आत्मीय मनहरूप्रति म प्रित अन्जुली भगवती माई गाउँपालिका वार्ड नम्बर छ कट्टी दैलेख हाल वैदेशिक रोजगारको सिलसिलामा मलेसिया म आज पहिलोचोटि कार्यक्रम गजल पुञ्जमा केही आफ्ना रचनाहरू लिएर उपस्थित भएको छु जस्तो लाग्छ त्यस्तै सुनेर सल्लाह सुझाव प्रतिक्रिया लिन नबोल्नुहोला जान्छु आमा म जान्छु आमा म पिर नगरी बालुवाको देशमा जान्छु आमा म पिर नगरी बालुवाको देशमा बेचेर हजुरको तिलहरी बालुवाको देशमा जान्छु आमा म पिर नगरी बालुवाको देशमा बेचेर हजुरको चिररी बालुवाको देशमा धन कमाउन यो जिन्दगी बनाउन धन कमाउन यो जिन्दगी बनाउनको लागि धन कमाउन यो जिन्दगी बनाउनको लागि बरु पसिना बगाउँछु सधैँभरि बालुवाको देशमा बरु पसिना बगाउँछु सधैँभरि बालुवाको देशमा बेचेर हजुरको तिररी बालुवाको देशमा राति सपनीमा तिम्रा यादहरूले झस्काइदिँदा सपनीमा तिम्रा यादहरूले झस्काइदिँदा सपनीमा तिम्रा यादहरूले झस्काइदिँदा मध्यरातमा रुन्छु बेसरी बालुवाको देशमा मध्यरातमा रुन्छु बेसरी बालुवाको देशमा पैसा बोकी फर्कन्छु या बाकसमा पत्तो छैन पैसा बोकी फर्कन्छु या बाकसमा पत्तो छैन पैसा बोकी फर्कन्छु या बाकसमा पत्तो छैन यही चिन्ता लाग्छ घरिघरि बालुवाको देशमा यही चिन्ता लाग्छ घरिघरि बालुवाको देशमा बेचेर हजुरको थिलरी बालुवाको देशमा उता श्रीमती फोनमा पैसा पैसा मात्र भन्छन् अन्तिम शेरमा छु उता श्रीमती फोनमा पैसा पैसा मात्र भन्छन् यता दिनरात गर्नुपर्छ अरूको चाखरी बालुवाको देशमा यता यता दिनरात गर्नुपर्छ अरूको चाखरी बालुवाको देशमा जान्छु आमा म पिर नगरी बालुवाको देशमा बेचेर हजुरको तिरारी बालुवाको देशमा जान्छु आमा म पिर नगरी बालुवाको देशमा बेचेर हजुरको तिलरी बालुवाको देशमा कति गहकिला शब्दहरू छन् यो गजलभित्र र एउटा परदेशीको व्यथा लाई समेटिएको छ यो गजलभित्र प्रिय गजल मन आज हामी आएका छौँ तपाईँको आवाज तपाईँको गजल तपाईँको आवाजलाई लिएर आएका छौँ र आशा गर्छु आजको कार्यक्रमको समय अवधिभरि हामीलाई सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु र त्यसै गरी म अर्को उहाँकै गजलतिर फर्कन चाहन्छु पीर अञ्जुलीकै गजलतिर फर्कन चाहन्छु उता छिमेकीले सिमाना सधैँ बढाइरहन्छ यताबाट राजनेताले अझ सघाइरहन्छ बाँकी उहाँकै मुखारविन्दुबाट गजल उता छिमेकीले सिमाना सधैँ बढाइरहन्छ उता उता छिमेकीले सिमाना सधैँ बढाइरहन्छ यताबाट राजनेताले अझ सघाइरहन्छ उता उता छिमेकीले सिमाना सधैँ बढाइरहन्छ यताबाट राजनेताले आउँछ सघाइरहन्छ दुर्गम बस्तीको के वास्ता घाती सरकारलाई दुर्गम बस्तीको के वास्ता घाती सरकारलाई फोक्रा भाषण मात्र गरी जनता फकाइरहन्छ फोक्रा भाषण मात्र गरी जनता फकाइरहन्छ मैले एउटा गुनासो पोख्नु छ प्रकृतिमाथि मैले एउटा गुनासो पोख्नु छ यो प्रकृतिमाथि किन नेपालमा बाढी पहिरो चलाइरहन्छ किन नेपालमा बाढी पहिरो चलाइरहन्छ यताबाट राजनेताले अझ सजाइरहन्छ दिनरात नभनी दिनरात नभनी दुःख गर्ने परदेशीले सधैँ दिनरात नभनी दुःख गर्ने परदेशीले सधैँ छातीमा देश आँखामा आमा सजाइरहन्छ छातीमा देश आँखामा आमा सजाइरहन्छ घाउमा मलम नपाएका कर्णालीवासीलाई अन्तिम शेरमा छु घाउमा मलम नपाएका कर्णालीवासीलाई घाउमा घाउमा मलम नपाएका कर्णालीवासीलाई ओखत्ती भन्छ सरकार जहर पठाइरहन्छ ओखत्ती भन्छ सरकार जहर पठाइरहन्छ घाउमा घाउमा मलम नपाएका कर्णालीवासीलाई ओखत्ती भन्छ सरकार जहर पठाइरहन्छ उताबाट यताबाट राजनेताले अझ सघाइरहन्छ उता छिमेकीले सिमाना सधैँ बढाइरहन्छ उता छिमेकीले सिमाना सधैँ बढाइरहन्छ यताबाट राजनेताले अझ सघाइरहन्छ पक्कै पनि अहिले देशका सिमानाहरूमा तराई पहाड जुनसुकै सिमानामा पनि भारतले हामीलाई एउटा हेपसेप गरिरहेको छ र यसै गरेर हाम्रा सिमानाहरू पनि मिचिरहेका छन् यति मिठा गहकिला चुटिला गजलका निमित्त आभारी छु र आगामी बसाइमा पनि यस्तै साथ अनि सहभागिताको तपाईँबाट अपेक्षा गर्दछौँ हामी पीर्त अञ्जुलीज्यू दैलेखका मित्रको गजल सुन्यौँ यहाँनिर प्रिय गजलमन अब हामीले अर्को साङ्गीतिक गजल श्रवण गर्ने बेला भइसकेको छ तिम्रो आँखाको हो मात दिने भए आउला मलाई सिङ्गै रात दिने भए आउला शब्द डाक्टर दुबुसु छेत्रीले लेख्नुभएको छ भने सङ्गीत पुस्तक प्रसादले दिनुभएको छ र स्वर रहेको छ दिनेश गौतमको तिम्रो आँखाको आँखाको मात दिने भए आउला तिम्रो आँखाको आँखाको मात दिने भए आउला मलाई सिङ्गै रात दिने भए आउला मातुरले भए आउला एक्लो छु बाँच्नलाई साथी चाहिएको छ एक्लो छु बाँच्नलाई साथी चाहिएको छ एक्लो छु बाँच्नलाई साथी चाहिएको छ चाहिएको छ कदम कदममा साथ दिने भए आउला तिम्रो आँखाको आँखाको पनि चाहिएन गजल पनि चाहिएन गीत पनि चाहिएन गजल पनि चाहिएन गीत पनि चाहिएन गजल पनि चाहिएन गजल पनि चाहिएन त्यो मनको मिठो बात दिने भए आउला तिम्रो आँखाको आँखाको मात दिने भए आउला तिम्रो आँखाको आँखाको साथ दिने भए आउला तिम्रो आँखाको मात दिने भए आउला मलाई सिँगै रात दिने भए आउला यो निकै मिठो साङ्गीतिक गजलपछि पूर्ण स्वागत गर्न चाहन्छु रेडियो कार्यक्रम गजल फुन्समा के गजलमा तपाईँले सुनिरहनु भएको छ यति बेला हामीलाई इन्टरनेटको माध्यमबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसारबाट र एकैछिनपछि पछि दस पन्ध्रमा पुनः हेटौडाको नमस्ते हेटौडाबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ र तपाईँ पनि हामीलाई गजल पठाउन चाहनुहुन्छ भने हाम्रो रेडियो कार्यक्रम गजल फुन्सक नामक फेसबुक आइडी रहेको छ र पेज रहेको छ त्यहाँबाट तपाईँले हाम्रो कार्यक्रमको बारेमा सबै जानकारीहरू लिएर हामीलाई गजल पठाउन सक्नुहुनेछ र यति भन्दै म अर्का सर्जकको गजललाई प्रस्तुत गर्न चाहन्छु उहाँकै आवाजबाट बागलुङका मित्र टुपेन्द्र मल्ल ठकुरीको गजल प्रस्तुत गर्न चाहन्छु यहाँनिर चल्दैछ अन्तिम सास भेट्न आउनु है मरिसक्यो बाँच्ने आँस भेट्न आउनु है बाँकी उहाँकै मुखार बिन्दुबाट नमस्ते साहित्यिक अभिवादन म Topendra Malla Thakuri first of all त आफ्नो गजल आफ्नै आवाजमा वाचन गर्ने अनुमति दिनुभएको निम्ति कार्यक्रम गजलपुञ्ज परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु र मेरा कविता गजलहरूका शिरहरू सुरु गर्न चाहन्छु चल्दैछ अन्तिम सास भेट्न आउनु है मरिसक्यो बाँच्ने आस भेट्न आउनु है चल्दैछ अन्तिम सास भेट्न आउनु है मरिसक्यो बाँच्ने आस भेट्न आउनु है पायौ कि नै पठाए थिए खबर तिमीलाई पायौ कि नै पठाए थिए खबर तिमीलाई केही कुरा भन्नु छ खास भेट्न आउनु है चल्दैछ अन्तिम सास भेट्न आउनु है मरिसक्यो बाँच्ने भेट्न आउनु है म संसारबाट बिदाई हुने तयारीमा छु म संसारबाट म संसारबाट विदाई हुने तयारीमा छु स्वर्गतिर सार्दैछु बास भेट्न आउनु है चल्दैछ अन्तिम सास भेट्न आउनु है मरिसक्यो बाँच्ने आस भेट्न आउनु है नचाहँदा नचाहँदै छुट्नुपर्छ तिमीबाट नचाहँदा नचाहँदै छुट्नुपर्छ तिमीबाट समय रहँदैन कि नास भेट्न आउनु है चल्दैछन् अन्तिम सास भेट्न आउनु है मरिसक्यो बाँच्ने आस भेट्न आउनु है एकै पटक तिम्रो मुख हेर्न मन छ मलाई हो एकै पटक तिम्रो मुख हेर्न मन छ मलाई नउठाउँदै मेरो लास भेट्न आउनु है चल्दैछ अन्तिम सास भेट्न आउनु है मरिसक्यो बाँच्ने आस भेट्न आउनु है चल्दैछ अन्तिम सास भेट्न आउनु है मरिसक्यो बाँच्नेस भेट्न आउनु है पक्कै पनि प्रेममा धोका खाइसकेपछि अथवा जिन्दगीमा हार खाइसकेपछि सबैको मनमा यस्तै यस्तै शब्दहरू गुन्जिन्छन् र जिन्दगीले सुनसानमा पुर्याउँछ र हामीलाई केही नभएको रित्तो रित्तो आवाज हुन्छ र लाग्छ बाँच्नुभन्दा मर्नु नै बेच्छ र यो गजलले पनि त्यस्तै त्यस्तै बोलिरहेको छ थाहा छैन कस्तो भइरहेको छ आजको बसाइ रेडियो कार्यक्रम गजल फुन्सेको आशा गर्छु तपाईँले सोचेर भने जस्तै भएको होला भन्ने आशा लिएको छु र त्यति भएको छैन भने हामीलाई सल्लाह सुझाव दिनुहोला हामी सुधार्ने प्रयास गर्नेछौँ तपाईँका सल्लाह सुझावलाई हामी मनन गर्नेछौँ र त्यति भन्दै म अर्को उहाँकै गजलतिरै फर्कन चाहन्छु टुपेन मल्ल ठकुरीजीको गजलतिरै मलाई सोधे कसैले मऱ्यो भनिदिनु मृत्युसँगै सम्झौता गर्यो भनिदिनु मलाई सोधे कसैले मऱ्यो भनिदिनु मृत्युसँग सम्झौता गर्यो भनिदिनु मलाई सोधे कसैले मऱ्यौ भनिदिनु मृत्युसँग सम्झौता गऱ्यौ भनिदिनु कारण के हो भनेर जान्न खोज्यो भने कारण के हो भनेर जान्न खोज्यो भने त्यस्तै त्यस्तै बाध्यता पर्यौ भनिदिनु मलाई सुटी कसैले मऱ्यौँ भनिदिनु मृत्युसँग सम्झौता गऱ्यौँ भनिदिनु जरा काट्दा धमिराले बोट नै सुकेपछि जरा काट्दा धमिराले बोट नै सुकेपछि फुल्दा फुल्दै डालीबाट झऱ्यो भनिदिनु मलाई सुधे कसैले मर्यो भनिदिनु मृत्युसँग सम्झौता गर्यो भनिदिनु मन परेन दुनियाँ धेरै टाढा जान्छु भन्दै मन परेन दुनियाँ धेरै टाढा जान्छु भन्दै यो संसारबाटै बसाइ सर्यो भनिदिनु मलाई सोधे कसैले मर्यो भनिदिनु मृत्युसँग सम्झौता गर्यो भनिदिनु मनका रहरहरू अधुरो छोडेर त्यतिकै मनका रहरहरू अधुरै छोडेर त्यतिकै आफ्नो जीवन आफैले हर्यो भनिदिनु मलाई सोधे कसैले मर्यो भनिदिनु मृत्युसँग सम्झौता गर्यो भनिदिनु हवस् त धन्यवाद मलाई सोधे कसैले मऱ्यो भनिदिनु मृत्युसँगै सम्झौता गर्यो भनिदिनु त्यस्तो त कसैले पनि नभनोस् है उहाँको बारेमा सोधे जे जस्तो छ त्यही भनिदिनु होला उहाँका गजलले निकै गहिरो भाव बोकेका छन् एउटा प्रेम सम्बन्धी अथवा जिन्दगी असफल सम्बन्धी चोट पीडा सम्बन्धी निकै गहकिला शब्दहरू प्रहार गर्नुभएको छ मलाई सोधे कसैले मऱ्यो भनिदिनु मृत्युसँग सम्झौता गर्यो भनिदिनु कति मिठो छ मतला पनि यहाँनिर हामीले प्रस्तुत गऱ्यौँ बागलुङका मित्र टोपेन मल्ल ठकुरीजीको गजल यो साथ अनि सहभागिताको लागि हामी आभारी छौँ तपाईँप्रति आगामी बसाइमा पनि यस्तै साथ अनि तपाईँको सहभागिता सदैव पाइराखौँ भन्दै म अर्का सर्जकतिरै फर्कन चाहन्छु सर्जक हुनुहुन्छ डोटीका मित्र चक्र मिलन नेपाली सारा दुनियाँ एक हुन् हार मान्ने छैन मलाई एक्लो पारुन् हार मान्ने छैन बाँकी गजल उहाँकै बिन्दुबाट नमस्ते साहित्यिक अभिवादन म चक्रमिलन सुन्दर सुदूरपश्चिम दिपा सिलगढी नगरपालिका नौ डोडी घरवै हाल यता प्रवास भारतबाट म मेरो गजलतर्फ सिधै सारा दुनियाँ एक हुन् हार मान्ने छैन सारा दुनियाँ एक हुन् हार मान्ने छैन मलाई एक्लो पारुन् हार मान्ने छैन चलाइरहनेछु कलम अन्याय विरुद्ध चलाइरहनेछु कलम अन्याय विरुद्ध चाहे नहोस् कानुन हार मान्ने छैन मलाई एक्लो पारुन् हार मान्ने छैन लाखौँ ताराहरूमाझ एक्लै हुँदा पनि लाखौँ ताराहरूमाझ एक्लै हुँदा पनि भन्छ आकाशमा जुन हार मान्ने छैन मलाई एक्लो पारुन् हार मान्ने छैन जस्तो सुकै बाधा आओस् देश बनाउँछु देश बनाउँछु जस्तो सुकै बाधा आओस् देश बनाउँछु म बाहेक भन्छ कुन हार मान्ने छैन मलाई एक्लो पारुन् हार मान्ने छैन म गजलको अन्तिम शेरमा छु विदेश जाँदै जान्न देशमै मिहिनेत गर्छु विदेश जाँदै जान्न देशमै मिहिनेत गर्छु बेच्नु परे नि लसुन हार मान्ने छैन बेच्नु परे नि लसुन हार मान्ने छैन सारा दुनियाँ एक हुन् हार मान्ने छैन मलाई एक्लो पारुन् हार मान्ने छैन सारा दुनिया एक हुन् हार मान्ने छैन मलाई एक्लो पारुन् हार मान्ने छैन पक्कै पनि जिन्दगीमा केही गर्नु छ र अगाडि बढ्नु छ भने जस्तो सुकै परिस्थितिलाई पनि अङ्ग हाल्न सक्नुपर्छ जस्तो सुकै कठिनाइलाई पनि चिरफार गर्न सक्नुपर्छ उहाँको गजलले पनि त्यस्तै बोलेको छ मतलाले पनि त्यस्तै बोलेको छ चाहे दुनियाँ एकतर्फी किन नहोस् आफ्नो सपना आफ्नो गन्तव्य पनि बोल्नु हुँदैन हामीले यहाँनिर डोटीका मित्र चक्रमिलन नेपालीको गजल प्रस्तुत गरेका थियौँ र त्यसै गरी उहाँकै अर्को गजलतिर फर्कन चाहन्छु एउटा टुक्कीको भरमा रात कटाउनु पर्छ यसरी मैले घरमा रात कटाउनु पर्छ एउटा टुक्कीको भरमा रात कटाउनु पर्छ एउटा एउटा टुक्कीको भरमा रात कटाउनु पर्छ यसरी मैले घरमा रात कटाउनु पर्छ दुई छाक टार्नकै लागि एउटा नारीले एउटा नारीले दुई छाक टार्नकै लागि एउटा नारीले एक दुई हजारको दरमा रात कटाउनु पर्छ यसरी मैले घरमा रात कटाउनु पर्छ म त गाउँको मान्छे हुँ भनिदिनुहोस् प्रिया भनिदिनुहोस् प्रिया म त गाउँको मान्छे हुँ भनिदिनुहोस् प्रिया कसरी तिम्रो सहरमा रात कटाउनु पर्छ यसरी मैले घरमा रात कटाउनु पर्छ भोग तिर्खा अनिदो सब थोक सहेर भोग तिर्खा अनिदो सब थोक सहेर यसरी पनि सफरमा रात कटाउनु पर्छ यसरी पनि सफरमा रात कटाउनु पर्छ एउटा टुक्कीको भरमा रात कटाउनु पर्छ यसरी मैले घरमा रात कटाउनु पर्छ धन्यवाद जय साहित्य एउटा टुक्कीको भरमा रात कटाउनु पर्छ यसरी मैले घरमा रात कटाउनु पर्छ पक्कै पनि विकट ठाउँ गाउँमा अहिले यस्तै यस्तै भइरहेको छ नेताहरूका ठुला ठुला विकासका भाषणहरूको बेला यो गजलले पनि धेरै कुराहरू बोलिरहेको छ हामीले यहाँनिर प्रस्तुत गऱ्यौँ डोटीका मित्र चक्रमिलन नेपालीको गजल एउटा टुकी खोभरमा रात कटाउनुपर्छ यसरी मैले घरमा रात कटाउनुपर्छ यो साथ अनि सहभागिताको लागि हामी आभारी छौँ चक्र मिलनजीप्रति आगामी बसाइमा पनि यस्तै साथ अनि सहभागिताको हामी तपाईँबाट अपेक्षा गर्दैछौँ प्रिय गजलमन तपाईँले सुनिरहनु भएको छ यति बेला रेडियो कार्यक्रम गजल फुन्सु अनलाइनबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र दस पन्ध्रमा पूर्ण हेटौडाको नमस्ते हेटौडाबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ र प्रिय गजल मन यति बेला हामीले अर्को साङ्गीतिक गजल श्रवण गर्ने बेला भइसकेको छ यादै यादमा अलिकति पियाज फेरि टुक्रिएको मुटुलाई सियाज फेरि यो प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजल शब्द विकास प्रहरले लेख्नु भएको छ भने सङ्गीत स्वर राज सागरले दिनुभएको छ ألي كتير ألي كتير ألي azab حديقة بين عزافري टुक्रिएको मुटोला टुक्रिएको आज नजर फिर फेरि टुक्रिएको मुटुलाई सिए आज फेरि यो प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजलपछि पुनः स्वागत गर्न चाहन्छु रेडियो कार्यक्रम गजल फुन्समा र त्यसै गरी म अर्का सर्जकतिरै फर्कन चाहन्छु ललितपुरका मित्र उमेश दाहालको गजल उहाँकै मुखारबिन्दुबाट प्रस्तुत गर्न चाहन्छु सोचे उसको दुखेको मन अनि तन फर्कियो आज मेरै घरको बाटो दुश्मन फर्कियो बाँकी गजल उहाँकै मुखारबिन्दुबाट नमस्ते नमस्कार साथै न्यानो साहित्यिक अभिवादन तपाईँ कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोताजनहरूमा म उमेश दाहाल ललितपुर ठुला दुर्लुङ सात हाल साउदी अरब जेद्दाबाट म आजको कार्यक्रममा दुईवटा गजल लिएर उपस्थित भएको छु म गजल वाचन गर्ने अनुमति चाहन्छु मेरो पहिलो गजल यसरी सुरु हुन्छ सोचेँ उसको दुखेको मन अनि तन फर्कियो आज मेरै घरको बाटो दुश्मन फर्कियो सोचेँ उसको दुखेको मन अनि तन फर्कियो बा रोइरहन्छन् बाढीले लगेको घर सम्झेर बा बा रोइरहन्छन् बाढीले लगेको घर सम्झेर रोएर न घर फर्कियो न आँगन फर्कियो सोचेँ उसको दुखेको मन अनि तन फर्कियो आज आज आमाले काखमा सुताइन् छोरालाई आज आज आमाले काखमा सुताइन् छोरालाई छोरा सोचिरहेको छ मेरो बचपन फर्कियो आज मेरै घरको बाटो दुश्मन फर्कियो साथी धन कमाएर आएको छ हुन त साथी साथी धन कमाएर आएको छ हुन त तर धनसँगै लास बोकेर कफन फर्कियो सोचेँ उसको दुखेको मन अनि तन फर्कियो आज मेरै घरको बाटो दुश्मन फर्कियो म गजलको अन्तिम शेरमा छु यो त मात्र फटाहरू बस्ने सहर रहेछ यो त मात्र फटाहरू बस्ने सहर रहेछ त्यसैले त आफ्नै गाउँमा सज्जन फर्कियो सोचे दुखेको मन अनि तन फर्कियो आज मेरै घरको बाटो दुश्मन फर्कियो सोची उसको दुखीको मन अनि तन फर्कियो आज मेरै घरको बाटो दुश्मन फर्कियो पक्कै भने फर्किहाल्छ दुश्मन सधैँ दुश्मन पनि रहँदैन मित्र पनि भइदिन्छ कहिलेकाहीँ मित्र दुश्मन भइदिन्छ र निकै मिठा गजल लेख्नुहुन्छ उहाँले उमेश ढालले पनि र म त्यसै गरी अर्को उहाँकै गजलतिरै फर्कन चाहन्छु उहाँकै मुखार बिन्दुबाट प्रस्तुत गर्न चाहन्छु तिम्रो मानव दिको मानवता अन्जान मानिन्छ त्यसैले त यहाँ पत्थरलाई भगवान मानिन्छ तिम्रो मानव प्रतिको मानवता अन्जान मानिन्छ त्यसैले त यहाँ पत्थरलाई भगवान मानिन्छ तिम्रो मानव प्रतिको मानवता अन्जान मानिन्छ सत्य उपदेश दिँदा ऊ पनि टाउको बटारेर गयो सत्य उपदेश दिँदा सत्य उपदेश दिँदा ऊ पनि टाउको बटारेर गयो लाग्छ सत्य उपदेश पनि यहाँ उखान मानिन्छ तिम्रो मानवप्रतिको मानवता अन्जान मानिन्छ कोही प्यार गर्छन् कोही झटारो हानेर जान्छन् यार कोही प्यार गर्छन् कोही झटारो हानेर जान्छन् कोही प्यार गर्छन् कोही झटारो हानेर जान्छन् अब मेरो दिल फुल मानिन्छ कि चट्टान मानिन्छ तिम्रो मानवप्रतिको मानवता अन्जान मानिन्छ तिमी आउँदै नआऊ यो सहरको गल्लीहरूमा तिमी आउँदै नआऊ यो सहरको गल्लीहरूमा यार तिम्रो आगमन नै यहाँ तुफान मानिन्छ त्यसैले त यहाँ पत्थरलाई भगवान् मानिन्छ तिम्रो मानव प्रतिको मानवता अन्जान मानिन्छ गजलको अन्तिम शेरमा छु टुटेको मनलाई जोड्न सक्ने यन्त्र बनाइयोस् टुटेको मनलाई पनि जोड्न सक्ने यन्त्र बनाइयोस् टुटेको मनलाई जोड्न सक्ने यन्त्र बनाइयोस् अनि मात्र विज्ञानलाई साँच्चै विज्ञान मानिन्छ तिम्रो मानव प्रतिको मानवता अन्जान भनिन्छ त्यसैले त यहाँ पत्थरलाई भगवान मानिन्छ तिम्रो मानव प्रतिको मानवता अन्जान मानिन्छ त्यसैले त यहाँ पत्थरलाई भगवान मानिन्छ पत्थरलाई भगवान मानिन्छ पुगे पनि यो पुरानो नै चलन हो हाम्रो एउटा रीति नै छ पत्थरलाई भगवान मान्नुपर्ने र हामीले नै त्यसैलाई नै हामीले फलो गरिरहेका छौँ र मान्दै पनि आइरहेका छौँ उहाँका गजलले धेरै कुरा बोलिसकेको छ बाँकी मैले बोल्न त्यति जरुरत पनि ठानिनँ यो साथ अनि सहभागिताको लागि आभारी छौँ हामी उमेश ढालज्यूप्रति आगामी बसाइमा पनि यस्तै साथ अनि सहभागिताको अपेक्षा गर्दछौँ हामी तपाईँबाट हामीले यहाँनिर ललितपुरका मित्र उमेश दाहालको गजल प्रस्तुत गरेका थियौँ उहाँको मुखारबिन्दुबाट उहाँकै दुईवटा गजल प्रस्तुत गरेका थियौँ र हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइसकेका छौँ अब हामी छुट्नुपर्ने बेला पनि भइसकेको छ र मलाई यतिन्जेलसम्म पर्दापारीबाट साथ दिनुहुने पादन सहयोगी एसपी माथुर दादालाई आर्थिक धन्यवाद दिँदै म गजल गजलपुञ्जको माली सम्भार राज बिदा लिन चाहन्छु आजको बसाइबाट शुभरात्रि शुभ सपनी शुभ निद्रीको कामना गर्दै बिदा हुन्छु